कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आजको कार्यक्रम अजर अमर गीतहरूमा हामी नेपाली सांगीतिक युगमा रेकर्ड भएर पनि प्रतिबन्धका शिकार भएका गीतका बारेमा चर्चा गर्नेछौ प्राविधिक कारणवश ती प्रतिबन्धित भएका कैयन गीत प्रसारणमा वा संग्रहणमा हराउँदै गएको छ भने कतिपय गीतहरू हामीले खोजेर पनि उपलब्ध हुन सकेका छैनन् सेन्सरका कारणले गर्दा यस्ता धेरै गीतहरूमध्ये डेजी बराइली उदित नारायण झा वा पुष्प नेपालीका गीतहरू हामीले प्राप्त गर्न सकेका छैनौं तर भएका गीतहरूका बारेमा हामी सामान्य चर्चा अवश्य गर्नेछौ आजको कार्यक्रमको शुरूआतमा कुराकानी गर्नेछौ कविताको रूपमा लेखिएको कवि शिरोमणि लेखनाथ पौडेलको गीतबाट जुन गीत त्यति बेला दरबार र राणाको शासक पद्धतिका कारण त्यो गीत लामो समय प्रतिबन्धित भयो त्यो कविता लामो समय प्रतिबन्धित भयो तर रेकर्ड भएर आएपछि पनि यसमा केही समस्याहरू आएका कारणले संगीत शिरोमुनि एघेरा शर्मा सत्यालले गाएको त्यो गीत हामीसँग संग्रहमा छैन तर यस गीतलाई पछि संगीत शिरोमुनि संगीत महर्षि नातिकाजीले संगीत गरेर योगेश वैद्यको स्वरमा रेकर्ड गरेपछि उपलब्ध भएको छ तर यो चालिस दशकको पछि मात्र इतिहाससँग जोडिन सक्छ आज यही गीतबाट हामी प्रतिबन्धको शिकार भएका गीतका बारेमा कुरा गर्नेछौं नामा कोसित पो कवि शिरोमणि लेखनाथ पौडेलको जस्तै कवि गोपाल प्रसाद रिमालको एक जुगमा एक दिन एकचोटि आउँछ पनि गीत रेकर्ड भएर प्रसारणमा हुन धेरै गाह्रो भयो तर राल्फाली संगीत आन्दोलनका प्रणेता सूत्रधारहरूले यो गीतलाई पुनः रेकर्ड गरेर गाएपछि यो गीत चर्चामा आयो तर यही गीतलाई धेरै वर्ष पहिले रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालले पनि रेकर्ड गरेर गाएका थिए यो गीत अहिले प्रसारणमा हामीसँग रहन सकेन त्यसै गरिकन नेपाली सांगीतिक युगमा प्रतिबन्धको ठूलो शिकारमा परेका गायक संगीतकार हुन् अम्बर गुरूङ जसले हालको नेपालको राष्ट्रगान संगीतबद्ध गरेका छन् हालको नेपालको राष्ट्रगानका संगीत रचयिता अम्बर गुरूङ धेरै पटक आफ्ना गीतका कारण प्रतिबन्धमा परेका छन् म दूर भएर के भो अभिशाप छाएर के भो रेड नेपालबाट उनको यो गीत गायब भएपछि वा बज्न छोडेपछि रेकर्ड हराएपछि उनले यो गीतलाई पुनः आफ्नै स्वरमा रेकर्ड गराउनु परेको थियो यो समस्याको कारणले गर्दा पनि उनका यी गीतहरू पछि अप्राप्य हुन गए तर अम्बर गुरूङको जीवनको पहिलो गीत नै प्रतिबन्धको शिकार भएको थियो जुन गीत उनी दार्जीलिङ हुँदा दार्जीलिङको सार्वजनिक कार्यक्रम स्थलमा यो गीत गाउन उनलाई मनाही गरिएको थियो गीतमा उल्लेख भएको नौ लाख जनसंख्याको कुरा वा नौ लाख ताराको कुराले भारत सरकार चिन्तित भएको थियो त्यति बेलाको रेडियो प्रशासन प्रमुख अनुपम लाहिडीले यो गीत अम्बर गुरूङले सार्वजनिक स्थलमा गाउन नपाउने भनेर एक किसिमको सेन्सरसिप घोषणा गरिदिएका थिए सरकारी हेजीमोनीको अर्थको रूपमा त्यो एउटा प्रतिबन्ध नै थियो तर अम्बर गुरूङको अर्को गीत पञ्चै भाइ साथी राखी माया गरौंला भन्ने गीत हाल आएर नेपालको कुनै रेकर्डमा उपलब्ध छैन यसमा पञ्च एउटा शब्द प्रयोग भएका कारणले अहिले यो गीत लगभग ब्यान भएका अवस्थामा छ र यो गीतलाई खोज्ने बजाउने वा उत्खनन गर्ने काम कुनै श्रृंखलामा भएको छैन आज अम्बर गुरूङको साठीको दशकमा संकटमा परेको यो गीतबाट कार्यक्रममा फेरि चर्चा जोड्दछौं अल इण्डिया रेडियोका प्रमुख अनुपम लाहिरीले यो गीत सार्वजनिक स्थलमा गाउन प्रतिबन्ध लगाएपछि अम्बर गुरूङको यो गीत बन्द ढोका र कोठामा पहिलो पटक सुन्ने साहित्यकार शंकर लामी झाने थिए उनले यस गीतका बारेमा पहिलो पटक सार्वजनिक रूपमा लेख लेखेर प्रकाशन गरेका थिए यो सम्भवत नेपाल बाहिर रेकर्ड भएका गीतहरूमा नेपाल बाहिर बसेर गाइरहेका कलाकारहरूको गीतमा प्रतिबन्धको शिकार भएको पहिलो गीत मान्न सकिन्छ यद्यपि अल इण्डिया रेडियोमा गोर्खा गीत प्रसारण कार्यक्रम अन्तर्गत मित्र सेनको गीतलाई पनि एकपटक प्रतिबन्ध लगाइएको कुरा भारतीय सरकारले जानकारी गराएको छ तर नेपाली गीतका बारेमा भारतमै हुने सेन्सरका बारेमा धेरै पटक विवादमा परेका अर्का गायक हुन् काली कालीका कैयन गीतहरू हामीसँग यो श्रृंखलामा छैनन् तर उनका गीतका बारेमा यो बारम्बार चर्चा हुने र उनको गीतलाई भारतीय संचार माध्यमबाट प्रसारण गर्न रोक लगाउने क्रममा लेखिएका कैयन समाचारका प्रसंगहरू आउने बित्तिकै रत्न कुमार राईका लेखहरूको स्मरण हुन आउँछ आज नेपालभित्र रेकर्ड भएका र नेपालमै रहेर गाएका कलाकारहरूका गीतहरूमा हामीले प्रतिबन्ध भोग्नु परेका केही कुरा गर्ने बित्तिकै नारायण गोपालका गीतहरूका कुरा अगाडि आउँछन् र त्यसै गरिकन बच्चु कैलाश वा पुष्प नेपालीका गीतका कुरा अगाडि आउँछन् तर त्यसबाहेक रूबी जोशी फतिमान राज भण्डारी कलानाथ अधिकारीका गीतका कुराहरू देवी अधिकारीका गीतका कुराहरू र एक्काइस बाइस सालमा स्थापना भएको राल्फाली संगीत आन्दोलन वा राल्फाली संगीत समूहका गीतहरूको पनि प्रसंग आउँछन् राल्फालीले गाएको सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुङ्गा स्वर सम्राट नारायण गोपालले पनि गाउन पहल गरेको र नारायण गोपाललाई राल्फालीले त्यो गीत गाउन नदिए पनि पछि नारायण गोपालले आफ्नै संगीतमा रेकर्ड गराएको इतिहास छ तर नेपाली जनस्थानमा गायक भएर र गायककै रूपमा परिचय बनाएर क्रान्तिकारी भएका कारणले जेल परेका गायक कलानाथ अधिकारीका गीतलाई धेरै वर्ष रेडियोको प्रसारणमा आउन रोक लगाइयो कलानाथ अधिकारी नेपालको अनेक किसिमका क्रान्तिकारी आन्दोलनमा शरीक वीरगंजका एक कलाकार थिए यद्यपि उनको गायनको शैली आफ्नै स्तरको थियो तर उनका गीतहरूमा पाइने केही छिटपुट क्रान्तिका बिम्बहरूका कारण उनलाई तीस बीसको दशकमा रेडियोमा सुन्न मुस्किल हुन्थ्यो आज उनको एउटा पुरानो गीतको सम्झना कलानाथ अधिकारीको स्वर र संगीतमा गीत गाए मनुमा मेरो समाए आजको बेला भोलि नहोला बिर्सी जाओ मलाई उडो चरे गीत गाए मनमा मेरो समाए आजको बेला भोलि नहोला बिर्सी जाओ मलाई कहाँ छोडे ये मन तिमीलाई जाउँ कहाँ छोडे ये मन तिमीलाई के पाउला म जीवनमा आँसु रगत बहाए के पाउला म जीवनमा आँसु रगत बहाए आँसु रगत बहाए बुढो चरे गीत गाए मनमा मेरो समाए आजको बेला भोलि नहोला बिर्सि जाओ मलाई को एक पलमा यो नयन बढो सम्झनाको एक पलमा यो नयन बह्यो आँसुको यो धारमा दिल मेरो जल्यो आँसुको यो धारमा दिल मेरो जल्यो दिल मेरो जल्यो कलानाथ अधिकारी नेपाली संगीत आकाशमा र नेपाली राजनीतिमा दुवैतिर समावेश भएका एक कुशल संगीतकर्मी थिए उनको गायन उनको संगीत र उनको रचनाको आफ्नै जोरदार पक्ष थियो वा वकालतीको अर्कै शैली थियो तर उनको गीतमाथि पनि सेन्सरशिपको कड़ा निगरानी रह्यो यो त्यति बेलाको कुरा हो जति बेला रेडियो नेपालमा कुनै गीतको जाँचकी बोर्डको स्थापना भइसकेको थिएन तर त्यति बेला पनि गीतहरू बजेपछि रोकिने वा प्रसंगवस्तु गीतहरू प्रसारणमा रोक लगाइने परम्परा थियो तर धेरै वर्षपछि रेडियो नेपालका सहायक निर्देशक राममणि रिशालले गीत जाँचकी समितिको गठन गरेपछि पहिलो पटक कवि गीतकार ईश्वर बल्लभको संयोजकत्वमा गीतहरू सेन्सर गर्ने पद्धतिको शुरू भयो र रेड नेपालमा प्राप्त भएका गीतहरू सेन्सर गरेर भित्तामा टाँसिएपछि ती गीतका गीतकारले संगीतकार गायक खोजेर रेड नेपालमा डेट खोजेर गीत रेकर्ड गराउने चलन शुरू भयो तर रेड नेपालकी प्रथम गायिका वा रेडियो जगतकी प्रथम गायिका रानुदेवी अधिकारी एक राजनीतिक पार्टीसँग आबद्ध भएका कारणले दुई हजार सात सालदेखि नै गीत गाउँदै आएकी भए पनि उनको गीतहरू रेड नेपालमा धेरै वर्षसम्म प्रतिबन्धको शिकार भयो क्रान्तिको मैदानमा जाउँ आऊ हामी क्रान्ति गरौं जस्ता गीतहरूका कारण उनी चर्चामा थिइन् तर उनका अन्य गीतहरू पनि त्यही कारणले बज्न छोडे जसमा एउटा गीतको सम्झना हुन्छ उनकै स्वर र कालु मण्डलको संगीतमा तारानी प्रसाद कोरालाको शब्दको यो गीत तनुदेवी अधिकारी पहिलो गायिका हुन् जसको गीत प्रसारणमा रोक लगाइयो वा प्रतिबन्धको शिकार भयो अभिव्यक्ति स्वतन्त्रताको पहिलो मार पर्यो पञ्चायत कालमा गीत प्रसारणका लागि रेडियो एउटा प्रमुख सेन्सरसिपको बाधा थियो भने नाटक वा गीती नाटक मञ्चन गर्नका लागि रत्न पारकमा रहेको अञ्चलाधीश कार्यालय अञ्चलाधीशको कार्यालयका खरदार बैदारहरू सेन्सरका प्रमुख कारण हुन्थे उनीहरू नाटकको पाण्डुलिपि वा मञ्चन हुने कुनै कृतिको पाण्डुलिपि पढ्दा क्रान्ति रगत बलिदान जस्ता शब्दमा रातो चिन्ह लगाउँथे र मञ्चनमा रोका गर्थे यसरी धेरै कृतिहरू मञ्चन हुँदा विशेष गरेर सर्वनामद्वारा प्रदर्शन भएका नाटकहरूमा अशेष मल्लका नाटक मुर्दाबादमा उठेका हातहरू सड़कदेखि सड़कसम्म रंगकर्मी जमातको नाटक उसको कवितामा को हुँदैन नाटक मञ्चन हुँदा हुँदै एघार दिन पुगेपछि सेन्सरसिपले गर्दा रोकिदिएको थियो भने त्यति बेला नै सीममा गीती नाटकमा पनि यस किसिमको हस्तक्षेप भएको थियो भने रघु शाहद्वारा लिखित निर्देशित क्षितिजका शहीदहरू नाटक मञ्चन हुँदाहुँदै अञ्चलाधीश कार्यालयले प्रतिबन्ध लगाइदिएको थियो त्यसै गरिकन मदन कृष्ण हरिवंशको प्रहसन पनि त्यति बेला पञ्चायत कालकै समयमा बहादुर थापा प्रधानमन्त्री भएको अवस्थामा सूर्य भन्ने शब्द प्रयोग गरेका कारणले प्रतिबन्ध लागेको थियो र मदन कृष्ण हरिवंशले त्यति बेला खोरमा एक रात बिताउनु परेको संस्मरण पनि ताजै मानिन्छ पञ्चायत कालकै प्रसंगमा हास्य कलाकार सन्तोष पन्तले एक थारू थरका मन्त्रीलाई व्यङ्ग्य गर्दा उनको प्रहसन मञ्चबाटै रोकिएको थियो भने उनलाई अब कुनै पनि सांस्कृतिक कार्यक्रममा सहभागी गर्न नपाइने भनेर त्यति बेलाको एउटा कलाकार संघले निर्णय पनि गर्नु परेको थियो यस किसिमका प्रतिबन्धको धेरै अर्थहरू नेपाली जनसमाजमा छ तर विदेशको प्रसंगमा हेर्ने हो भने यस्ता घटनाहरू नभएका होइनन् जोन लेननले इमेजिन गीत गाएपछि उनलाई अमेरिकामा आउन रोक लगाइएको थियो भने त्यति बेला भर्खरै अमेरिकाले शुरू गरेको युद्धका कारण जोन लेननलाई युद्ध विरोधी गायकका रूपमा पनि सम्बोधन गरेर लामो समय सेन्सरसिपले भोग्नु परेका थिए र विश्वको चर्चित एउटा गीत ग्लुमी सन्डे जसका कारण धेरै श्रोताहरू धेरै गीत सुन्ने पारखीहरूको देहान्त आत्महत्या भएको कारणले त्यो गीत प्रतिबन्ध भएको थियो तर नेपाली जनसमाजमा केही शब्दहरूका कारणले केही शब्दमा उल्लेख भएका दुई अर्थी शब्दका कारणले पनि धेरै गीतहरू प्रतिबन्धित भएका छन् प्रतिमा ब्यानर्जी र मोहन ब्यानर्जीको लगानीमा बनेको एउटा नेपाली फिल्म बाँसुरीमा पार्श्व गायक उदित नारायण झाको हिमाल जलेर ज्वाला भएछ भन्ने गीतका कारण फिल्म प्रदर्शनमा समेत रोक लाग्ने अवस्था आएको थियो र त्यो गीतलाई पछि बल्ल बल्ल रेडियो नेपालले अन्य कारण देखाई फेरि पास गरेपछि त्यो चलचित्र प्रदर्शनमा आयो तर चलचित्र सफल हुन सकेन र गीतको पनि महत्व घट्दै गयो तीनै गायक उदित नारायण झा र मधु छेत्रीले गाएको गीत साइली र माइली पहिला गएछन् भन्ने गीत पनि धेरै साइली माइलीहरूको गुनासोको कारणले रोकिएको थियो र प्रतिबन्धको शिकार भएको थियो चर्चित पप गायक ओम विक्रम विष्ट पछि आएका एक पप गायक सुनिल उप्रेतीको गीत यसमा सुरेन्द्र सुवालको शब्द र सुनिल उप्रेतीकै संगीत रहेको थियो त्यो गीत रेड नेपालको सेन्सर बोर्डबाट पास भएर पनि रेकर्ड भइसकेपछि प्रसारणमा प्रतिबन्ध लागेको थियो अलविदा भन्ने एक शब्दका कारणले चर्चित गीतकार जसिन्जन प्यासी जसले नेपाली गीत संगीतमाथि नै शोध गर्नुभयो र उहाँ डाक्टर पनि हुनुभयो जसिन्जन प्यासीको लोकप्रिय गीत कर्मयोञ्जनको संगीतमा डेजी बराइलीको स्वरमा रेकर्ड भएको गीत तिमीले पनि खेलाउने उसले पनि खेलाउने म त सस्तो धेरै सस्तो भएछु जस्तो गीत पनि सेन्सरका कारणले रोकियो र प्रतिबन्धको शिकार भएपछि त्यो गीत अब लोप नै भएर गइसकेको छ यी त तीस दशकपछि आएका गायक गायिकाका कुरा गर्दैछौ हामी तीस दशकमै शक्तिशाली गायक र सरकारी पदमा रहेका गायक राष्ट्रिय नाचघर अर्थात सांस्कृतिक संस्थानका कायम मुकायम महाप्रबन्धक भइरहेका गायक नारायण गोपालको गीत उनकै संगीतमा काली प्रसाद रिजालको शब्दमा रेकर्ड भएर लोकप्रिय भइसकेको गीतलाई तत्कालीन पञ्चायत जा, नीति जाँचबुझ समितिले दरबारमा उजुरी गरेर त्यो गीतमाथि रोक्का गरिएपछि त्यस गीतका गीतकार जो त्यति बेला सहसचिव थिए र उनीमाथि पनि आक्षेप लाग्यो र उनलाई फाँसी दिनुपर्छ भन्नेसम्म पनि निवेदन बुझाइयो दरबारमा र त्यसपछि यो गीत केही महिना रोकिएको थियो प्रतिबन्धको शिकार भएको थियो तर यो गीतको लोकप्रियतामा कहिले पनि कमी आएन शब्द कालीप्रसाद रिजाल संगीत स्वर नारायण गोपाल आखा छोपी नरो भने भन्नु पर्या छ माथि ढुङ्गा राखी हस्नु पर्या छ आँखा छोपी नरो भनी भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या बोली उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन बाचा छिटै आउँछु भने गर्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ रातिभरि गाउँ बेसी पखेरीको छाया आखा आँखाभरि मेला पात मायालुको माया छातीभरि गाउँ बेसी पखेरीको छाया आखा आँखाभरि मेला पात मायालुको माया आफैलाई छाडी कतै जानु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँसु झरिरह्यो भन्ने कुरा कति थियो छाती भित्रै रह्यो परेलीका ओठबाट आँसु झरिरह्यो कुल्चिएर आफैलाई हिँड्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ आँखा छोपी नरो भनी भन्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्या गीत प्रतिबन्ध भएपछि यसमा उठाइएको टिप्पणी यस प्रकार थियो यो सामान्य मान्छेले लेखेको गीत भए आपत्तिजनक थिएन तर यो सरकारी पदमा बसेको मान्छेले मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ भन्नुको अर्थ पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरिएको हो भनेर त्यति बेला उजुरी गर्नेले यो कुरालाई कालीप्रसाद जालका विरूद्धमा प्रस्तुत गरेका थिए भने पछि कालीप्रसाद जालका हाकिम भएर बसेका तीर्थराज तुलाधरले यसको बचावको निम्ति धेरै पहल गर्नु परेको थियो र गीतकारको जीवन गीतकारको सेवा वा सरकारी जागिर नै संकटमा पर्ने अवस्थामा आएपछि अर्का अग्रज गीतकार एवं उनका हाकिम तीर्थराज तुलाधरले यस गीतलाई बचाए र यो गीत नेपाली संगीतको एउटा सम्पत्तिको रूपमा रहन गयो तर यसभन्दा अगाडि पनि नारायण गोपालले गायनमा प्रथम भएर पुरस्कार पाएको गीत पनि सेन्सरका कारणले धेरै वर्ष प्रतिबन्धको शिकार भएको थियो यस्ता अनेक प्रसंगहरूसँग आजको हाम्रो चर्चा जारी रहनेछ आज हामीलाई यस गीत यस कार्यक्रमका बारेमा शुभेच्छा व्यक्त गर्नेहरूमा घायल तम्मु सुभाष केसी गजल संगम पगवादी कृष्ण केसी जोगमेर माझी दिनेश राउत केसी अभिशान्त राजु हुमा गाई अनिस नेौपाने छेत्री टीका सुशीला सिलवाल मनोज कुलुङ सुभाष ढुङ्गेल हुनुहुन्छ भने सिक्किम गान्तोकबाट हिजोदेखि हामीलाई चिरञ्जीव नेपालले यस कार्यक्रमप्रति शुभेच्छा र शुभकामना दिइरहनु भएको छ भने हाम्रो ट्विटरमा हामीलाई धना पौड्याल अल्प विराम शर्मा डिजोन त्यसै गरिकन दिपेन्द्र पाण्डे जयसिंह महराले पनि मेन्सन गर्नुभएको छ र उहाँहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अब हामी अर्को गीतको चर्चा गर्नेछौं बाइस सालमा नवकला कुञ्जको स्थापनापछि दुई सांगीतिक समूहहरू उज्यालोमा आए एक लेकाली सांगीतिक समूह र अर्को राल्फाली राल्फा सांगीतिक समूहमा रामेश मंजूल अरिम रायन सम्बद्ध थिए भने यसका सल्लाहकारमा पारिजात सम्बद्ध थिए र यो सांगीतिक समूहले केही कविहरूका गीत र विशेष गरेर केही सुपरिचित श्रष्टाहरूका गीतहरूलाई गाउने र मञ्चन गर्ने क्रम गर्यो र मञ्जुलका गीतहरू भोको पेटका गीतहरू र सारङ्गीका गीतहरू विशेष चर्चामा आयो तर राल्फा संगीत आन्दोलनसँगै उदाएको एउटा अत्यन्त लोकप्रिय गीत रक्त क्रान्तिको ज्वालामुखीमा युद्धप्रसाद मिश्रको शब्दको यो गीतलाई पञ्चायतकालमा धेरै किसिमले धेरै ठाउँमा प्रतिबन्ध लगाइयो युद्धप्रसाद मिश्र जो दुई हजार छयालिस सालको आन्दोलनमा आफै सरिक भएर दुई हजार छयालिस साल चैत्र तीन गते त्रिचन्द्र कलेजको आँगनमा सरस्वती सदनको आँगनबाट मुखमा कालो पट्टी बाँधेर तत्कालीन पञ्चायती व्यवस्थाको विरूद्धमा मैदानमा उत्रिएका थिए र उनले एक सय बीसजना कलाकार साहित्यकार चित्रकारहरूसँगै आफूलाई पनि गिरफ्तारी दिएर पञ्चायतकालमा जेल गएका थिए र जेलमा बस्ने ठाउँ नभएका कारणले ट्रकमा धेरै बेर घुमाइएका कलाकार लेखक श्रेष्ठाहरूलाई अन्त्यमा सिंहदरबार अगाडिको बगीखानामा लगेर थुनिएको थियो र त्यहाँ युद्धप्रसाद मिश्रले यस कार्यक्रमका संचालकको आग्रहमा एक पंक्ति लेख्नु भएको थियो क्रान्तिको समय आयो भन्ने पंक्ति उहाँले अटोग्राफका रूपमा लेख्नु भएको थियो भने त्यसँगै जेल परेका अर्का श्रेष्ठ आनन्ददेव भट्टले हामी आफ्नो विवेकको आदेश पालन गरौं भनेर टिप्पणी गर्नुभएको थियो र त्यो गिरफ्तारीका बेला पनि रक्तक्रान्तिको ज्वालामुखीमा भन्ने गीत ऊर्जापूर्वक गुन्जिरहेको थियो भने छयालिस सालको बौद्धले व्यवस्थाको आगमनसँगै नेपाल टेलिभिजनबाट बनेको बद्री अधिकारीको कोरस टेली श्रृंखलामा यस गीतको प्रयोग भयो तर यो गीत प्रयोग हुनुभन्दा अगाडि नै कोरस टेली चलचित्रलाई तत्कालीन नेपाल टेलिभिजनका महाप्रबन्धक निरसा र अध्यक्ष किशोर नेपालले प्रतिबन्ध जस्तै लगाएपछि बद्री अधिकारी लगायत सम्पूर्ण कलाकारहरू भद्रकाली मन्दिर अगाडि भोक हड़ताल बस्नुपर्ने अवस्था आएपछि बल्ल बल्ल कोरस फिल्म पास भयो र यो गीत रक्तक्रान्तिको ज्वालामुखीमा फेरि गुन्जियो रक्त रहेको यो बलिदान दिन ढलेका युवायुवतीको दिन ढलेका युवायुवतीको हृदय हृदयको यो स्वाभिमान हृदय हृदयको यो स्वाभिमान को बाटा बन्दै जान्छौ लाखौं जवा सानो एक झिलको बाटा बन्दै जान्छौ लाखौं जवान नारी बचाउन देश उचाल्छौ दमनलाई धक्का मार्छौ काला कानुनलाई घुस्नु पर्छौ क्रूर दमनलाई धक्का मार्छौ काला कानुनलाई घुस्नु पर्छौ रक्त क्रान्तिमा जीवन चढाउने रक्त क्रान्तिमा जीवन चढाउने युवा रगतको सान रक्त क्रान्तिको ज्वालामुखीमा रक्त क्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान श्री नठालेखा युवा युवतीको श्री नठालेखा युवा युवतीको हृदय हृदयको यो स्वाभिमान पञ्चायत काललाई जगाउने भिउझाउने यस्ता गीतहरूले नेपालका इतिहासहरू बनेका छन् र पञ्चायत कालमै बनेको दुर्गालाल श्रेष्ठको नेपाल भाषाका गीतहरू पनि धेरै पटक प्रतिबन्धका शिकार भएका छन् मैथिली भाषाका गायक नसीब कुमार गुप्ताका गीतहरू पनि सेन्सरका शिकार भएका छन् सम्भवत नेपालमा गीतप्रति राखिने अत्यन्त कुदृष्टि जसरी पञ्चायत कालमा थियो र पञ्चायत व्यवस्था ढलेपछि पनि यो स्वभाव अझै पनि कायम छ र पञ्चायतकालमा बनेका राम्रा गीतहरूलाई पनि विभिन्न शब्द र अर्थका आधारमा हेरेर सेन्सर गरिने चलन छ तर पनि नेपाली लोकगीतमा पनि प्रतिबन्धका धेरै दागहरू लागेका छन् गोर्खाका काली दमाईले गाएको गीत जुन अब नेपालको कुनै पनि संग्रहालयमा वा रेकर्डमा उपलब्ध छैन अब त्यो स्वीडेनको कुनै एउटा सांगीतिक संग्रहालयमा मात्र पाउन सकिने एउटा गीत छ जुन गीतमा लोक लयको त्यस गीतमा दुई राजाको लड़ाई लिने गर्दा देश देश मिच्ने भया भन्ने पंक्तिले गर्दा त्यो गीत नेपालको कुनै पनि संचार माध्यमबाट बज्न पाएन र इङ्ग्रिड बगम्यानले त्यो गीतलाई रेकर्ड गरेर स्वीडेनको म्युजिक संग्रहालयमा सुरक्षित राखेको छ भन्ने कुरा सर्जकहरू बताउने गर्छन् त्यसै गरिकन झलकमान गन्धर्वले आफ्नो संकलनमा गाउनु भएको गीत संकलकको नामको विवादका कारण धेरै वर्षसम्म रेडियोबाट बज्न सकेन अब लगभग लगभग त्यो गीत लोकप्राय भएको छ झलकमान गन्धर्वको स्वरमा त्यो एउटा लोकप्राय भइसकेको लोकगीत चरी चाचरी हे चरी चाचरी सुनैको चाचरी सुनैको चाचरी बताइदेऊ है संसारैमा बताइदेऊ है संसारैमा सुख सुख कहाँ छ रे सुनैको चाचरी सुनेको चाचरी मेरी चाचरी मेरी चाचरी हे मेरी चाचरी हे मेरी चाचरी सुनेको चाचरी सुनेको चाचरी बताइदेऊ है संसारमा बताइदेऊ है संसारमा सुख सुख कहाँ छ रे सुनैको चाचरी सुनैको चाचरी मेरी चाचरी मेरी चाचरी कहिया नरम सपन दुवै दिन दुवै दिन रुनु रहेछ हाँस्नु एकै छिन दैव हाँस्नु एकै छिन चरी चरी सुनैको चाचरी बताइदेऊ है संसारैमा सुख सुख कहाँ छोरी सुनैको चाचरी <coughs> सुनैको चाचरी मेरी चाचरी मेरी चाचरी झलकमान गन्धर्व नेपाली संगीत आकाशमा आफ्नै स्वरको विशेषताका कारण अलगै परिचय भएका कलाकार हुन् तर उनका कैयन गीतहरूमा बेला बेलामा सरकारी संयन्त्रले लगाएको प्रतिबन्धको शिकारको संगालो लागि नै रहन्छ तर फतेमान राजभण्डारीले भण्डारीले गाउनु भएको सहदेव शमशेर राणाको गीत सान्नानीको गालैमा कालो कोठी रहेछ त्यो गीत सान्नानीकै नामका कारणले कैयौं वर्ष रेडियोमा प्रतिबन्ध लागेको थियो भने त्यो गीत आज हाम्रो चयनमा थियो तर बज्न पाउने भएन तर अर्को एउटा रोचक गीतको प्रसंग बाँकी नै रहनेछ त्यसभन्दा अगाडि आज पाटनको एलमाया केन्द्रमा कवि मुरारी सिगदेलका अनुसार आज कमल दीक्षितका लघु कथाहरूको संग्रहको विमोचन भएको जानकारी आएको छ ज्ञाननिष्ठ गेवालीको सम्पादनमा यसका जानकारीको निम्ति कवि मुरारी सिगदेललाई हार्दिक आभार व्यक्त गर्दै यही हप्ताको बुधबार कवि अभय कुमारको नेपाली भाषाको कविता जात्राको पनि काठमाडौँमा विमोचन हुँदैछ भने सांस्कृतिक संस्थानमा शास्त्रीय संगीतको कन्सर्ट भइरहेको छ र यसमा धेरै नेपालका अग्रज संगीतकर्मीहरू सहभागी भइरहेका छन् यी विभिन्न जानकारीसँगै आजको कार्यक्रममा अन्तिम गीतको रूपमा एउटा गीत रहेको छ यो गीतको प्रतिबन्ध हुनुका कारण निकै व्यक्तिगत छन् तर यो गीतले गीतकार गायकको जीवनमा ठूलो भुइँचालो पनि ल्यायो गीतकार राममान त्रिसितले लेखे तिम्रो पनि माया लाग्छ उसको पनि माया लाग्छ तर गीत गाउने रूबी जोशीको घरमा त्यो गीतका कारण पत्नीका बीचमा पति पत्नीका बीचमा संकटको स्थिति पैदा भएपछि रूबी जोशीले भने यो मेरो कथा होइन यो त राममान त्रिसितको आफ्नै प्रेम कथा हो उसको अर्को कोहीसँग प्रेम परेको हुनाले लेखेको गीत हो भनेपछि राममान त्रिसितको घरमा पनि संकट आइपर्यो र राममान त्रिसितकी पत्नी ले घर छोडेर जानुपर्ने अवस्था नै आयो र उनकी पहिलो पत्नी जो बद्री प्रसाद श्रेष्ठका बहिनी थिइन् उनले यही गीतका कारण घर छोडेर गए भने गइन् भने राममान त्रिषितले पछि फेरि अर्को पत्नीसँग दोस्रो विवाह गर्नु पर्यो तर यही कारणले पनि केही वर्ष यो गीत प्रतिबन्धको शिकार भयो यही गीतसँगै आजको अजर अमर गीतहरूको एक सय दुई श्रृंखलाबाट सन्दीप सुफल काफले र प्रकाश हामी विदा चाहन्छौ आगामी बिहिबार पुनः भेटिनेछौ तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ कुनै बे मुटु काटे दुबैलाई आधा आधा पानी जो जस्तो लाग्छ तिम्रो पनि माया लाग्छ उनको पनि माया लाग्छ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज